अडान र सुझाव सरकारलाई दिने र अन्तिम ढुङ्गो सरकारले नै लगाउने सहमतिमा पुगेका हुन् भारत भ्रमणमा रहनुभएका नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग भेटवार्ता गर्दै हुनुहुन्छ भेटमा नेपालमा हुन लागेको आसन्न सभाको निर्वाचन दलहरूबीच निर्वाचन सम्पन्न गर्ने सवालमा जारी छलफल संघीयतापछि सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल हुने कंग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो यसअघि देवालले हिजो कंग्रेस आय अध्यक्ष सोनिया गान्धी विदेश मन्त्री सलमान खुर्सिद लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो चुनावी सरकारले संविधान सभाको निर्वाचनको मैती घोषणा गर्न नसकिरहेको बेला नेता देउवाको भारत भ्रमणलाई निकै महत्वको साथ हेरिएको छ देउवालाई भारतीय संस्थापन पक्षले दिएको महत्वको कारण कंग्रेस सभापति सुशील कोरेला र उपसभापति रामचन्द्र पौडेल सशंकित भएको बताइन्छ नेता देउवा जेठ एकतिस गते स्वदेश फर्किने कार्यक्रम छ एमाले नेकपा एमाले विभिन्न समयमा पार्टी छाडेका नेता तथा कार्यकर्तालाई आज पार्टी प्रवेश गराउने भएको छ आज पार्टी कार्यबलकोमा विशेष कार्यक्रम गरी विभिन्न समयमा पार्टी छाडेका र अन्य पार्टीमा रहेका नेताहरूलाई प्रवेश गराउने कार्यक्रम तय भएको एमाले जनाएको छ महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलले लामो लामो छलफलपछि पार्टीभित्र नेताहरूको नामावली तयार गरेको छ पहिलो चरणमा एमाले छाडेका भन्दा पनि अन्य पार्टीमा रहेकाहरूलाई प्राथमिकता दिएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो एमाले सचिव युवराज गेवालीले प्रवेश गर्ने नेताहरू उच्च तहका रहेको दावी गर्नुभयो एमाले मुख्यालय बल्खुमा बिहान एघार बजे पार्टी प्रवेशको कार्यक्रम तय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो स्रोतका अनुसार जनजाति महासंघका पूर्व अध्यक्ष तथा नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखी तमलोपा नेपालका उपाध्यक्ष रत्नेश्वर गोइत माले महा माले समाजवादीका नेता यदुवंश झा नेकपा माओवादीका नेता शिवराज गौतम माओवादी सल्लाहकार हिरालाल चौधरी राधाकृष्ण मैनाली देवीप्रसाद ओझा कमल चौलागाई हेमराज दाहाल एमाले प्रवेश गर्नुहुनेछ अशोक राईको संघीय समाजवादी पार्टीका उच्च तहका नेता र केही माओवादी पूर्व कमान्डर पनि एमालेमा प्रवेश गर्ने जनाइएको छ परीक्षा नियन्त्रण कार्यालय सानो टिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिकको तयारी अन्तिम चरणमा पुर्याएको छ आवश्यक सबै प्रक्रिया पूरा भएपछि आज बिहान एघार बजे परीक्षा सञ्चालक समितिको बैठक बोलाइएको छ बैठकले निर्णय गरे लगतै दिउँसोसम्ममा नतिजा सार्वजनिक हुने कार्यालय श्रोतले जनाएको छ गत वर्ष जस्तै यो वर्ष पनि दिउँसै नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ गएको चैतमा भएको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख तिस हजार सन्तानब्बे र एक्जामटेडतर्फ एक लाख सोह्र सत्र हजार अडसठी गरी पाँच लाख सडचालिस हजार एक सय पैँसठी विद्यार्थी सहभागी थिए पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका क्रममा आज सिराहाको लहान पुग्ने कार्यक्रम रहेको छ लहानमा रहेको दुर्गा मन्दिर र प्रसिद्ध राजदेवी मन्दिर डोडनामा पूजा गर्ने कार्यक्रम रहेको प्रचार प्रसार विभाग समितिका संयोजक अमित श्रेष्ठले जानकारी दिनुभयो संयोजक श्रेष्ठका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो बाह्र बजे सिराहाको लहान पुग्नुहुने कार्यक्रम रहेको छ पूर्व निर्धारित कार्यक्रम अनुसार लहानका लहानक शहीद चोकदेखि पैदल हिँडेर दुर्गा मन्दिरमा पूजा गर्ने र दिउँसो एक बजे मधेस तराईको प्रसिद्ध राजदेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय भएको छ लहानदेखि करिब आठ किलोमिटर उत्तरमा रहेको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा राजाका स्वागत गर्नको लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ पूर्व राजाको आगमनमा लहानको सुरक्षा व्यवस्थामा कडा पारिएको छ भारतीय रुपियाँ कमजोर हुँदा त्यसको असर नेपाली रुपियाँमा परेको छ भारतसँगको स्थिर विनिमय दरको कारणले नेपाली रुपियाँ कमजोर बन्दा डलरको भाव बढेको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले एक डलरको लागि बयानब्बे रुपियाँ तिर तिरानब्बे पैसा तोकेको छ खुल्ला बजारमा बैङ्क तथा सतही काउन्टरहरूले थप सेवा शुल्क समेत जोड्ने भएकोले अहिले नेपाली बजारमा एक डलर किन तिरानब्बे रुपियाँभन्दा धेरै खर्च पर्ने हुन्छ डलरको भाव आकाशित आयातमा निर्भर नेपाली अर्थतन्त्र नराम्ररी प्रभावित हुने भएको छ नेपालले पेट्रोलियम पदार्थ सहितको विभिन्न वस्तुहरू डलर तिरेर आयात गर्नुपर्छ नेपाली रुपियाँ कमजोर हुँदा ती वस्तु महँगो पर्न जान्छ नेपालबाट निर्यात गर्ने वस्तु निकै थोरै भएकोले डलर बढ्दा हुन सक्ने फाइदाबाट वञ्चित हुनुपर्छ पर्छ यद्यपि विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्स भने डलर बढेको समयमा बढ्नेछ विदेशमा रहेका आफ्ना आफन्तलाई अहिले डलर बढेको समयमा पैसा पठाउन लगाएमा केही फाइदा लिन सकिन्छ माथिल्लो त्रिचुली थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धिको विरोधमा रहेका कर्मचारीको संयुक्त बैठक अहिले बसिरहेको छ प्राधिकरणमा रहेका चार कर्मचारीको संयुक्त बैठकले आज फेरि थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत आज अन्तिम दिन उनीहरूले मन्त्री निवास पोलचोकमा विद्युत काट्ने बताएका छन् त्रिचुली थ्री एलाई साठी मेगावटबाट नब्बे मेघावट बनाउँदा आर्थिक अनियमितता भएको भन्दै त्यसको विरोध गर्दै आएका छन् सर्लाहीको गौरीशङ्करमा करेन्ट लागेर चारजना घाइते भएका छन् पाँचवटा पशु चौपा मरेका छन् गौरीशङ्कर साथका मधुसूदन महतोको गोठमाथिबाट गएको एघार हजार भोल्टेजको तारसर भएपछि दुर्घटना भएको हो करेन्ट लागेर चारवटा भैँसी एउटा गोरु मरेको पीड़ितले बताएका छन् साढे लाख मूल्य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 भने अन्य छजना घाइते भएका छन् भवन भत्कदा अन्य केही फसेको हुन सक्ने आशंका गरिएको छ घटनापछि भवनको भग्नावशेषमा उद्धार कार्य जारी रहेको जारी रहेको बताइएको छ मुम्बईको माहेम जिल्लामा उक्त घटना भएको त्यहाँका नगर आयुक्त सीताराम कुण्डेले बताएका छन् भारी वर्षापछि भवन भत्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ इराकका विभिन्न क्षेत्रमा भएका बम हमलामा कम्तीमा सत्तरी जनाको मृत्यु भएको छ अधिकारीहरूका अनुसार हिजो दयालह राज्यको सिया मुस्लिमहरूको बाहुल्यता रहेको एक तरकारी थोक बजारमा दुईवटा कार बम विस्फोटबाट हमला शुरू भएको थियो उक्त घटनामा कम्तीमा तेह्र जनाको मृत्यु भएको थियो भने पचासजना घाइते भएका थिए त्यस लगतै समुदायको बाहुल्यता रहेको मोसुलम सुरक्षाकर्मी बसेको एक क्याम्प नजिकै भएको विस्फोटमा अरू चौबिसजना मारिएका थिए त्यसै गरी करकोक ताजी र क्षेत्रमा पनि लगातार बम विस्फोटका घटना भएको भएको त्यहाँका अधिकारीले बताएका छन् ती घटनामा कम्तीमा तेत्तिस जनाको मृत्यु भएको थियो घटना बिहानदेखि साँझसम्म लगातार भइरहेको समाचार एजेन्सी एएफले जनाएको छ धेरैजसो विस्फोट मस्जिद तरकारी बजार लगायत सर्वसाधारणको उपस्थिति रहने ठाउँमा गराइएको थियो घटनापछि कतिपय इलाकामा कर्फ्यू पनि अझै लगाइएको छ अब खेल समाचार च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् यसअघि आफ्नो पहिलो खेल जितेको ए दुई टिम आज पनि जितको खोजीमा हुनेछन् समूह बीमा रहेको यी दुई टिम बीचको खेल इङ्ल्याण्डको ओभलमा अपरान्ह साढे तिन बजेपछि सुरु हुनेछ यसअघि गैराती सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई सडसठी रनले हराएको छ दुई रनको लक्ष्य पछ्याएको पाकिस्तान पैँतालिस ओभरमा एक सय सडसठी रनमा अलआउट भयो पाकिस्तानका मिसोवाह उल्लकले पचपन्न र नासिर जम्सेदले बयालिस रनको योगदान गरे दक्षिण अफ्रिकाका रायन म्याकोरलले चार विकेटले पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर दुई सय चौतिस रन बनाएको थियो हसिम अलमाले सर्वाधिक एकासी रन बनाए दोस्रो हारपछि च्याम्पियन्स ट्रफीको समूह बीमा अङ्कविहीन पुसारमा रहेको पाकिस्तानको अघिल्लो चरणमा पुग्ने सम्भावना क्षीण भएको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन कानूनको टुङ्गो लगाउन मुख्य दलहरूले आज सरकारलाई औपचारिक रूपमा आग्रह गर्ने भारत भ्रमणमा रहनुभएका कंग्रेस नेता देउवाले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग भेटवार्ता गर्नुहुँदै विभिन्न समयमा पार्टी छाडेका नेता तथा कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउने एसएलसी परीक्षाको नतिजा आज दिउँसोसम्ममा सार्वजनिक हुने भारतको मुम्बईमा रहेको एक आवासीय भवन भत्कता चारजनाको मृत्यु इराकका विभिन्न क्षेत्रमा भएको बम हमलामा कम्तीमा सत्तरी जनाको ज्यान गयो र च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भिड्दै हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार